एक दिनको कुरा हो म आफ्नो घर जानको लागि बसको टिकट काटेको थिएँ बस बिहानको साढे पाँच बजेको थियो त्यसैले मलाई गङ्गाबु बस पार्क त्यति बिहान पुग्न असम्भव थियो अनि मैले निलमलाई फोन गरेर मेरो समस्या बताएँ निलमले पनि उसको रुम बस पार्क नजिक भएकाले उसको रुममा बस्न र साँझको खाना पनि उसकै रुममा खान भनेर बोलाइ मैले हुन्छ भनेर साँझ पाँच बजेतिर उसको रुम पुगेँ सधैँ रुममा किताब खोलेर पढिरहेकी थिएँ गएको देखेर किताब बन्द गरेर मसँग कुरा गर्न थालेँ कुरा गर्दा गर्दै सात बजिसकेको थियो अब खानाको व्यवस्था गर्नुपर्ने थियो मैले नजिकैको फ्रेस हाउसमा गएर आधा किलो चिकन र दुईवटा रेडबुल रेडबुल किनेँ हामी दुवै प्लस टू पढ्ने साथी भएकाले र राम्रो संस्कारमा हुर्किएको भएकाले रक्सी खाने गर्दैनौँ म मासु लिएर रुममा पुगेँ उसले मासुका लागि मसला तयार पारेकी थिए दुवैले मिलेर खाना तयार पाऱ्यौँ र एकछिनपछि गफ गर्दै मिलेर खायौँ राति यस्तै नौ बजेको थियो मलाई भोलि बिहान छिट्टै उठ्नुपर्ने भएकाले मैले सुत्ने तयारी गरेँ ऊ एक्लै बस बस्ने भएकाले एउटा बेड मात्र थियो म भुइँमा सुत्छु र तिमी बेडमा सुत्दा भन्दा उसले मानिन झाडोको महिना थियो त्यसैले भुइँ चिसो हुन्छ भनेर उसले मलाई भुइँमा सुत्न दिइनँ र एउटै बेडमा दुवैजनाको लागि बिस्तारा तयार पारे जाडो भएकाले हामी दुईवटा सिरक खपाएर दुवैजनाले ओढेर थियौँ ओढेर सुतेका थियौँ म जिन्स प्यान्टसँग सुतेको थिएँ तर उनी भने नाइटी मात्र लगाएर सुत्ने दर्खरमा थिए एउटै सानो बेड भएकाले उसको र मेरो शरीर एकअर्कालाई बेला बखत छोइरहेको थियो रात बित्दै थियो मध्याहको एघार बजेतिर निलमले आफ्नो एउटा हात मेरो छातीमाथि र अर्को हात मेरो प्यान्टमाथि राखेकी थिए मैले त्यसलाई व्यवस्था गरिदिएँ केही दिनपछि उसले मेरो प्यान्टभित्र हात लगेर सुनसिम्याउन थालेँ मलाई अप्ठ्यारो महसुस भएर उसलाई सोधेँ निलम यो के गरेको उसले सुस्त आवाजमा भने केही होइन त्यो भनिसकेपछि उसले सुनसुनाउन छोडेकी थिइनँ मैले फेरि उसलाई हामी साथी मात्र हौँ किन यस्तो गरेको भनेर सोधेँ उसले भने मैले तिमीलाई माया गर्छु म अचम्म परेँ मैले अप अपत्यारिलो पारामा सोधेँ साँच्चै हो र हो नि तिमी नै एउटा मान्छे हो जसलाई मैले विश्वास गर्छु मलाई थाहा छ यदि हामीले सेक्स गऱ्यौँ भने तिमीले यो कुरा गोप्य राख्नेछौ तर मैले पुरा वाक्य भन्न नपाउँदै उसले मलाई किस गर्न थालेँ एकछिन त मलाई अप्ठ्यारो पऱ्यो तर बिस्तारै मैले पनि उसलाई साथ दिन थालेँ उसको रसिलो ओठले मेरो ओठलाई आफूतिर खिचिरहेको थियो मुख भित्रभित्रै हामीले माया साटिरहेका थियौँ पन्ध्र मिनटको किसपछि उसले आफ्नो नाइटी खोली अनि मलाई पुरै नाङ्गै पारी उसले रातो ब्रा र पेन्टी लगाएकी थिए जसलाई देखेर मेरो लाडो ठन्किएको थियो थन्कियो मेरो लाडो देखेर उसले एकाएक मेरो लाडोमाथि आक्रमण गर्न थाली आइसक्रिम जसरी उसले मेरो लाडो मजाले चुसिरहेको थिए यो घटना यो घटना मैले पोनहरूमा धेरै हेरेको भए तापनि प्रत्यक्ष अनुभव नभएकाले मलाई अनौठो लागिरहेको थियो तर उनी भने अनुभवी जस्तै गरेर चुसिरहेकी थिए अनि उसलाई एउटा प्रश्न गरे तिमी भर्जिन हो कि नै उसले रिसाएर रिसाएर बोली अनि आफ्नो पेन्टी खोलेर आफै हेर भने उसको पोती गुलाबी रङको थियो जसलाई देख्ने बित्तिकै म झन् बढी आ उत्तेजित भएँ उसलाई आफूतिर तानेर उसको बुद्धि वरिपरि चिब्रोले चलाउन थालेँ उस सानो आवाज निकालेर निकै सन्तुष्ट जनाइरहेको थिएँ उसको पोतीमा मैले बिच गाउँलाई बिस्तारै छिराएँ उसको पोती चिप्लो भइसकेको थियो उसले आफ्नो पोतीभित्र उसले आफ्नो पोतीभित्र छिटो मेरो लाडा हाल्न सङ्केत गरी म पनि आफ्नो सात इन्चको बरबराउँदो लाडो उसको पोती वरिपरि सल्बलाएँ उनी तड्किरहेकी थिए मैले आफ्नो लाडो उसको पुतीमा मिलाएर राखेर सुस्तरी धक्का दिन थालेँ तर यसो गर्दा लाडोको रातो टुप्पा मात्र भित्र गयो अनि मैले बल गरेर लाडोलाई झन् जोडसित धक्का दिएँ लगभग आधा लाडोभित्र गएको थियो निलम निलम पिँढामा कराउँदै थिए उसको पुतीबाट रगत बगिरहेको थियो र यसले उनी पर्सिन थिए भनेर प्रमाणित गरियो मैले त्यही आफ्नो आधी लाडोभित्र बाहिर गरिराखेको थिएँ केही बेरमा धेरै चिप्लो भएपछि मैले एक्कासी आफ्नो लाडोलाई जोडले धक्का दिएँ अहिले चाहिँ मेरो लाडो पुरै उनको बुद्धिभित्र छिरियो एकदम जोड जोडसँग होदवसमा कराइरहेकी थिए बाहिर अरूले सुन्ला भन्ने डरले मैले उसलाई टङ्किस गर्दै रोक्ने कोसिस गरेँ मैले सुस्ता सुस्ता धक्का लगाए पनि तलबाट निलमले साथ दिँदै थिए उनी बेडमा उत्तानो परेर पल्टेकी थिए भने मैले माथिबाट लाँडा उसको पुतीमा पेलिरहेको थिएँ करिब पन्ध्र मिनटको चिकाइपछि मैले आफ्नो लाडोबाट माल झार्न लागेँ उसले माल पुतीभित्र जान अनुमति दिए पनि उनी गर्भवती ओली भन्ने डरले मैले लाडो बाहिर निकालेर नाइटीमा झारिदिएँ सायद पहिलोपटक मेरो यति गरेर बाल झरेको थियो योभन्दा अगाडि मैले अगाडि हातले हल्लाउँदा धेरै मात्रामा झर्ने गर्थ्यो हेर्नुको पुतिबाट पनि निकै पानी झरेको रहेछ त्यसैले उनी पनि शिथिल भएर सुतेकी थिए मैले उसलाई साउथीको स्वरमा कस्तो लाग्यो भनेर सोधेँ उसले पहिलोपटक उसले पहिलोपटक भएकोले दुःख र मजा दुवै भयो भनेर मलाई हक गरेर न्यानो बाँडी जीवनको पहिलो सिकाइ भएर होला मैले उसको बुस्रो र चाक जीवनको पहिलो सिकाइ भएर होला मैले उसको बुफ्स र चाक त खेलाउने बोलेछु रातभरि पनि हामीले तिनपटक चिकेर नाङ्गै सुत्यौँ बिहान साढे पाँच बजे उता हामीले नाङ्गै चिया बनाउँदै थिएँ चिया र बिस्कुट लिएर उनी बेडमा आइन् हामीले एकअर्काको यो ढङ्गमा बिस्कुट आउँदै पत्तीहरू जिस्किँदै छेलिँदै खायौँ मैले फेरि एकचोटि गरौँ न भने उसले पनि हुन्छ भने बिहान बिहानै मैले उसको दुध चुसेर उसको पत्ती कि लम छिराएर जुन सुख भोगेँ रातभरिमा निकै थकित भए पनि बिहान हुँदा मेरो उत्तेजना फेरि बढेको थियो हामी दुवैले निकै रमाउँदै सिक्यौँ योचोटि योचोटि योचोटि चाहिँ मैले उसलाई कमलङ गङ्गा हालेर छोड्नै नमानेपछि पत्तीभित्र माल झारिदिएँ उसको पत्तीभित्र मेरो लातो माल भएको आफै महसुस गरिरहेँ समय हेरेको पाँच बजेको थियो हतार हतार कपडा लगाएर म तयार भएँ जानुभन्दा अघि उसलाई मैले फेरि एकपटक लामो किस गरेँ फेरि छिटै भेटेर मोज गर्ने बाछा गरेर बस बस पार्कतिर लागेँ भोलि पुगिसकेपछि उसलाई फोन गरेर आइपिल खान भने तर उसले पहिले नै खाइसकेकी रहेछ म ढुक्क साथ बसको सिटमा रातभरिको सिकाइको कल्पना गर्दै यात्रा गरिरहेँ